साना साना बालबालिका आजको कोपिला भोलिका कर्णधार खाँचो छ अपार हौसला र प्रेरणाको प्रेरणाको साना साना दिन्छौ हामी केही जानकारी गर्छौ हामी साना बालबालिकासँग रमाइलो कुराकानी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्समा कार्यक्रम बाल आवाज शुक्रबार दिउँसो तिन बजेको नेपालवाणी समाचार पछि सुन्न नभुल्नुहोला बाल आवाज बाल आवाज अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम बाल आवाज आफ्टरनुन अनि धेरै धेरै स्वागत गर्न चाहन्छु आज पनि म तपाईँको आफ्नै साथी सुजा कार्यक्रम बालावाजको साथमा आइसकेकी छु हामी आउने गर्छौ हरेक हप्ताको शुक्रबार तिन बजेको नेपालवाणी पछि र कार्यक्रम बालावाज हाम्रो साना साना साथीको लागि मात्र तयार पारिएको कार्यक्रम हो त्यसैले कार्यक्रममा सहभागिता जनाउन हामीले साना साना भाइ बहिनी साथीको लागि हाम्रो स्टुडियोको नम्बर खोलेका छौँ तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार र यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NB login गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम बल र साथीहरू मैले भनिसकेकी छु हामीलाई चाहिँ साना साना साथीले आफ्नो प्रतिभा सबैको सामु उजागर गर्नको लागि हाम्रो स्टुडियोको नम्बर मैले खोलिसकेकी छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् कल गर्नुहोस् हाम्रो साना साथीहरूको प्रतिभालाई चाहिँ हामीले यस कार्यक्रममा स्थान दिने गर्दछौँ त्यसैले गर्दा साथीहरू आफ्नो प्रतिभा देखाउन रेडी गर्दै गर्नुहोस् र यतिखेर पनि आउनुहोस् कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक आवाज सुनौ त्यसपछि म फेरि आउनेछु कुहिरोमा लुकेको स्कुलले टाढै बसेर बोलायो निकै नै मिठो साङ्गीतिक आवाज थियो जस्तो सुकै भए पनि पढ्न भने साथीहरू पछि हट्नुहुन्न भनेर चाहिँ यो यो गीतले चाहिँ इम्प्रेसन दिँदै थियो हाम्रो प्यारा प्यारा साथीलाई र साथीहरू तपाईँ आफ्नो प्रतिभा देखाउनको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस डायल गरेर आउनुहोस् आफूभित्र लुकेको प्रतिभाहरू सबैको सामु उजागर गर्नुहोस् आ आफूभित्र लुकेको प्रतिभालाई लुकाएर राख्नु हुँदैन जति सक्दो उजागर गर्न गर्नुपर्छ त्यसैले गर्दा साथीहरूलाई मैले पटक पटक भनिरहेकी छु तिमीहरूको स्कुलमा हुने कम्पिटिसन जस्तै ड्रइङ कम्पिटिसन अनि handwriting badminton running quiz जे जस्तो भए पनि सहभागिता हुनुपर्छ होइन हारजित भनेको त्यस्तै हो एकचोटि हारेला दुईचोटि हारिएला के प्रयास गर्दैमा सधैँ हारिएला त हो त्यसैले गर्दा साथीहरू हाम्रो स्टुडियोको नम्बर पनि मैले तपाईँको प्रतिभाको कदर गर्नको लागि नै खोलिरहेकी छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ र साथीहरूको लागि भनेर आज मैले बाल बगैँचा भन्ने एउटा शीर्षकको कविता पनि लिएर आएकी छु आउनुहोस् हाम्रो कविताले के भन्दैछ भन्दा सानो सानो बगैँचामा यो बाल बगैँचा हाम्रो बालकहरू रमाउँदा सबै थोक राम्रो फुर्तिलो र स्वस्थ भई बगैँचामा खेलौ राजे मुस्कुराई फूल जस्तै फुलौ मन पराउँदै खेलिने खेलका ठाउँ कहाँ छन् पिङ अनि ढिकी च्याउ चिप्लेटिनी यहाँ छन् बगैँचा यो बालकको मन पर्ने ठाउँ हो हामी सानाको पिला देश हाम्रो गाउँ हो पक्कै पनि साथीहरू हाम्रो यो बाल बगैँचा भन्ने शीर्षकको कविताले चाहिँ एकदमै हाम्रो साथीहरूलाई मन पर्ने मनपर्ने पोइन्ट पक्रेर बोलिरहेको छ नि साथीहरू जस्तै यहाँ भन्दैछ नि साथीहरू मन पराउँदै खेलिने खेलका ठाउँ कहाँ छन् अनि च्याउ सिप्लेटी छन् भन्दैछ नि है साथीहरू पक्कै पनि साथीहरू तपाईँको स्कुलमा हुन्छन् है कति खेल खेल्ने ठाउँ हुन्छन् चिप्लेटी ढिकिचौ यस्तै यस्तै ठाउँहरू हुन्छन् तपाईँ खेल्नुभएको छ होला रमाइलो गर्नुभएको छ है साथीहरू अनि साथीहरू यदि तपाईँ आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने पनि डायल गरिहाल्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा त्यसैले गर्दा साथीहरू यहाँ कविताले भन्दै थियो बगैँचा यो बालकको मनपर्ने ठाउँ हो हामी सानाको पिला देश हाम्रो गाउँ हो भन्दै चाहिँ नि साथीहरू हो त्यसैले गर्दा पनि जस्तो बगैँचामा धेरै थरीका फुलहरू फुल्छन् है साथीहरू त्यस्तै गरी तपाईँ पनि हाम्रो देशमा फुल्नु भएको छ कि यो देशमा केही प्रगति गर्नको लागि तपाईँ फुलेर बस्नु भएको छ त्यसैले गर्दा फुलेको फुललाई त्यतिकै ओहिलेर जान दिनु हुँदैन त्यसैले गर्दा पनि साथीहरू तपाईँलाई यो कविताले एकदमै राम्रो कुरा सिकाउँदैछ यो देशमा केही गर्नुपर्छ धेरै पढ्नुपर्छ भन्दैछ साथीहरू पक्कै पनि तपाईँ आफ्नो प्रतिभा देखाउन डायल गर्दै गर्दै गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा यतिखेर पनि एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ त्यसपछि एउटा छोटो छोटो ब्रेकको पालो त्यसपछि म फेरि आउनेछु पानीमा फुल्ने खबाट खरायो बारीमा डुल्ने बारीमा डुल्ने खबाट गमला फुल रोप्न जाऊ फुल रोप्न जाऊ घरबाट घर हामी बस्ने ठाउँ हामी बस्ने ठाउँ गर्छ साथी सबाट तारा उड्छ माथि माथि उड्छ माथि माथि जङ्गबाट खस्ने जबाट जरा यो जङ्गलमा बस्ने जङ्गलमा बस्ने फरफर गर्छ गर्छ कस्तो यहाँबाट यहाँ हरू तिङ्गे जस्तो टाबाट पातै थाला, पातै आऊ बत्ती बाल आऊ बत्ती बाल दमदम बज्ने गर्छ ढबाट ढकनी भाँडा ढाक्नु पर्छ भाँडा ढाक्नु पर्छ आडाबाट आडा घरका ताना तिन धर्का ताना तिन तबाट तराजु सामान जोखिकिन सामान जोखिकिन बजाउने दबाट दमकल आगो लाग्दा पानी आगो लाग्दा पानी धबाट धनुष तिरहान पर तिरहान पर नबाट नमस्ते हात जोडी गर हात जोडी गर कति खान पाइने कति खान पाइने बाबाको बगैँचा फुलै फुलको बारी फुलै फुलको बारी बाबाट भरिया बोक्ने गर्छ भारी बोक्ने गर्छ भारी यज्ञ पूजा गर्छु भोलि पूजा गर्छु भोलि रबाट रथ घोडाले तान्ने घोडाले तान्ने लबाट लट्ठी हिँड्दा साथी मान्ने हिँड्दा साथी मान्ने धुलोको टलाउने कहाँबाट सहर मान्छे धेरै आउने मान्छे धेरै आउने कहाँबाट सतकुडा ठाकुनी चित्र ठाकुनी चित्र कहाँबाट सर्प मुसा निल्छ भित्र मुसा निल्छ भित्र व्यक्तिमा सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि एक सय चार छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबे कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या पराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरेङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बीबीए र सीए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 नेपाटक टङ्की सिसा शिखर वेड रेडिमेड ढोका साथै पशुपति प्यान्ट्स पनि उपलब्ध छ अर्याल सप्लायर सेन्टर तपाईँको नाम तपाईँको घर बलियो र आकर्षक निर्माणमा सहयोग गर्ने हाम्रो काम हाम्रो काम सम्पर्क अर्याल सप्लायर सेन्टर रनपाठ बकुलर चोक रेडियो अर्पण अगाडि प्रोपराइटर भेषराज अर्याल मोबाइल अन्ठानब्बे चार बाहन्न सत्र आठ सय उन्नाइस पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य छप्पन्न पाँच एकसठी आठ सय चालिस गयो जिन्दगी दोस्त भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रेल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ फेरि पनि स्वागत छ सुनिराख्नु भएको छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय सात थुप्रो पाँच मेगाहर्स र यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot UNP login गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम बलावज र कार्यक्रम बलावसको साथमा तपाईँको साथमा तपाईँको माझमा अघि नै म आइसकेकी छु सुजा र यतिखेर मलाई कन्ट्रोलबाट सहयोग गरिरहनु भएको छ राजदाईले हजुर साथी तपाईँ पनि आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने उजागर गर्न चाहनुहुन्छ भने म भित्र पनि यस्तो प्रतिभा लुकेको छ आज म देखाउँछु भन्ने चाहनुहुन्छ भने ड्यार गरिहाल्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् र साथीहरू अब त झन् आज साउन दुई गति पनि छ होइन अब हाम्रो हाम्रो यस साउन महिनामा के प्रचलित छ भन्दा हरियो चुरा लाउने मेहेन्दीको एकदम चलपल हुन्छ नि है साथीहरू पक्कै पनि हाम्रो साथीहरू साना साना हुनुहुन्छ होला होइन भए पनि मम्मी म मेहेन्दी लगाउँछु चुरा लगाउँछु भन्दै हुनुहुन्छ डेफिनेटली लगाउनुपर्छ लाई मनाउनु पर्छ रमाइलो गर्नुपर्छ होइन साथीहरू मैले पनि कति अघि देखेको थिएँ कि साना साना साथीले पनि भाइ बहिनीहरूले पनि मेहेन्दी लगाउनु भएको थियो चुरा लगाउनु भएको थियो पक्कै पनि तपाईँले पनि लगाउनु भएको छ होला रमाइरहनु भएको छ होला होइन मक्क पर्नु भएको छ होला आफ्नो हातको मेहेन्दीको बुट्टाहरू देखेर भन्न चाहन्छु र साथीहरू पक्कै पनि यो साउनको महिना छ रमाइलो गर्नुहोस् चुरा लगाउनुहोस् मेहेन्दी लगाउनुहोस् र साथसाथमा हाम्रो प्रोग्राममा कल पनि गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यतिखेर पनि कोही साथी आउनुभएको छ जस्तो लागिरहेछ लाइनमा हो राजदाई ओके आउनुभयो थियो अरे जानुभएछ केही छैन धेरै बेर वेट गर्नु पर्यो जस्तो लाग्यो मेरो साथीलाई पके पनि केही छैन फेरि डायल गर्दै गर्दै गर्नु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा तपाईँ कल गर्दै गर्नुहोस् आफ्नो ट्यालेन्ट चाहिँ प्रस्तुत गर्नको लागि र यतिखेर पनि एउटा मिठो आवाज सुनौ त्यसपछि म फेरि आउनेछु साथीहरू यो निकै नै मर्मस्पर्शी खालको गीतसँगै फेरि पनि स्वागत गर्न चाहन्छु सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय सात थुप्रो पाँच हर्समा आइरहेको छ कार्यक्रम बलावज र साथीहरूको निम्ति नै समर्पित भएर हामी आउने गर्छौँ हरेक हप्ताको शुक्रबार तिन बजेको नेपाल समाचार समाचारपछि साथीहरूको लेख रचना सुन्नको लागि साथीहरूको प्रतिभालाई नै यस कार्यक्रममा स्थान दिनको लागि र अब भने मलाई कन्ट्रोलबाट राजदाले भनिरहनु भएको छ कि विदा माग्नुपर्छ भनेर त्यसैले गर्दा यति दिनसम्म हामीलाई सुनेर साथ दिनुहुने हाम्रो सम्पूर्ण listeners thank you so much र यसै गरी मलाई रुमबाट साथ दिनुहुने राज दाईपटले पनि आभार प्रकट गर्दै अर्को हप्ता पनि तपाईँको साथमा तपाईँको माझमा डेफिनेटली कार्यक्रमवाला आवाज लिएर म सुधा म सुझा आउने बाचा गर्दै आजको लागि पनि छुटिन्छु हवस् त नमस्ते